नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच घाटसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा विपद अवस्थाबारे जानकारी लिनका लागि जिल्ला प्रशासन कार्यालय चितवनमा नदीको तत्कालीन अवस्थाबारे पत्ता लगाउन मेसिन जोडान गरिएको छ यस मेसिनको सहायताबाट नारायणी र राप्ती नदीको बहाव के कस्तो छ भन्ने थाहा हुन्छ प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले भन्नुभयो दुई नदीको अवस्था के कस्तो छ भन्ने यही उपलब्ध सूचनाबाट थाहा पाउन सकिने प्रमुख जिल्लाधिकारी शर्माको भनाइ छ नदीहरूको सामान्य चेतावनी खतराको अवस्था यस मेसिनले देखाउनेछ नारायणी नदीको लागि छ दशमलव आठ शून्य चेतावनी बिन्दु हो भने नौ बिन्दु खतराको अवस्था हो त्यस्तै राप्ती नदीमा ला राप्ती नदीका लागि तिन दशमलव तिन शून्य चेतावनीको बिन्दु हो भने चार खतराको बिन्दु हो जिल्लामा एक वर्षको अवधिमा गरिएका खाद्य अनुगमनको विषय र भावी योजनाबारे हिजो जिल्ला प्रशासन कार्यालय चितवनमा छलफल भएको छ छलफलका क्रममा उपस्थित सहभागीहरूले बजार अनुगमन प्रभावकारी हुन नसकेको गुनासो व्यक्त गरेका थिए खाद्य निरीक्षक खाद्य निरीक्षण इकाइले एक वर्षको अवधिमा पैँसठी पटक अनुगमन गरेको जनाएको छ जसमा छ सय छैसठीवटा पसल रहेका छन् सबैभन्दा बढी किराना पसल दुई सय असी होटल मिठाई पसल एक सय पचासीवटा अनुगमन भएको छ अन्य पसलहरूमा दुध डेरी आठ उद्योग तेइस मासु पसल चालिस फलफुल चौबिस औषधि औषधि पसल उनपचास सुनसादी पसल आठ पेट्रोल एक्काइस र अस्पताल अठाइसवटा अनुगमन गरिएको खाद्य संरक्षण अधिकृत विष्णु पौडेलले बताउनुभयो खाद्यसँग सम्बन्धित विषयमा कुल छयालिस मुद्दा चलाइएकोमा जसो फैसला भइसकेको पौडेले बताउनुभयो कार्यक्रममा बोल्दै प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले उपभोक्ता आफै सजग हुनुपर्नेमा जोड दिनुभयो के खाँदा कति फाइदा वा बेफाइदा हुन्छ भन्ने बारे उपभोक्ता जागरुक हुन जरुरी रहेको उहाँको भनाइ छ कार्यक्रममा होटल दाना किराना एग्रोभेट सञ्चालकहरू र उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो चितवनका किसानले आइतबार एघारौँ राष्ट्रिय धान दिवस मनाएका छन् सिमसाई पुगेका क्षेत्रहरूका किसानहरू एक ठाउँमा जम्मा भएर एक आपसमा हिलो दलादल र चिउरा खाएर धान दिवस मनाएका हुन् जिल्ला कृषि विकास कार्यालय चितवन लगायत विभिन्न समूहहरूले विभिन्न कार्यक्रम गरी धान दिवस मनाएका छन् गत वर्ष पश्चिम चितवनमा धान दिवस मनाइएको जिल्ला कृषि विकास कार्यालयले यस वर्ष भने खैरली नगरपालिका छ तुलसीपुरमा कार्यक्रम गरी धान दिवस मनाएको छ दिवसका अवसरमा कार्यालयले हिले दौड विभिन्न सांस्कृतिक कार्यक्रम गरी हिलो छ्यापासाप गर्दै दहीचिउरा खाएर दिवस मनाएको कार्यालयका प्रमुख राजराम अधिकारीले जानकारी दिनुभयो यसबीच पिठुवा पाँच पारिजात चोकमा रहेको हरियाली समूहले पनि धान दिवस मनाएको छ समूहले डिप बोरिङ निर्माणका क्रममा जग्गादान गर्ने जग्गादातालाई सम्मान गर्नुका साथै असारे गीत गाउँदै हिलो खेलेर धान दिवस मनाएको समूहका अध्यक्ष टङ्क खनाले जानकारी दिनुभयो सो क्षेत्रमा आठ लाखको लागतमा डिप बोरिङ मार्फत सिमसाई हुँदै आएको छ चितवनमा कुल खेतीयोग्य जमिनमध्ये उनातिस हजार पाँच सय हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइन्छ जिल्लामा वार्षिक एक लाख सत्र हजार सात सय पचपन्न मेट्रिक टन धान उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख राजराम अधिकारीले जानकारी दिनुभयो निजी विद्यालयमा बढाइएको शुल्क वृद्धि फिर्ता लिन एकीकृत नेकपा माओवादीको भातृ सङ्गठन अखिल क्रान्तिकारी क्षेत्र नम्बर दुईले माग गरेको छ विद्यार्थीका मागलाई व्यवस्था गरी गरिएको शुल्क वृद्धि तत्काल फिर्ता लिन अखिल क्रान्तिकारी क्षेत्र नम्बर दुईले माग गरेको हो अखिल क्रान्तिकारी क्षेत्र नम्बर दुईका क्षेत्रीय संयोजक अविनाश सुवेदी र इलाका संयोजक दयाराम पौडेलले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा शुल्क वृद्धिप्रति आपत्ति जनाइएको छ शुल्क वृद्धि फिर्ता नलिएसम्म जिल्लाका विद्यालयहरूमा निजी विद्यालयहरूको लेखा शाखामा लगाएको तालाबन्दी यथावत राख्दै भौतिक कारवाही गर्ने समेत विज्ञप्तिमा मार्फत चेतावनी दिएको छ नेपाल विद्यालय कर्मचारी युनियनले जिल्ला शिक्षा समिति चितवनलाई आइतबार पत्र पठाई नेपाल शिक्षक युनियन चितवनका अध्यक्षलाई हटाउन आग्रह गरेको छ सर्वोच्च अदालतको आदेश विपरीत कर्मचारीलाई प्रतिनिधि बनाएर शिक्षक युनियनले आफ्नो जिल्ला अधिवेशन सम्पन्न गरेकाले उक्त कार्य समिति अवैध भएको कारण अध्यक्षलाई हटाउनु पर्ने कर्मचारी युनियनको माग छ नेपाल विद्यालय कर्मचारी युनियनका महासचिव कमल प्रसाद खतेडाले शिक्षक र कर्मचारीको कामको प्रकृति अलग अलग भएको भन्दै सर्वोच्च अदालतले गत वैशाख तिन गते एकमात्र शिक्षक युनियन रहने फैसला गरेको कारण कर्मचारी प्रतिनिधिबाट चयन भएका नेपाल शिक्षक युनियनका अध्यक्षलाई हटाउन आग्रह गरिएको बताउनुभयो नेपाल शिक्षक युनियनले सुरुमा कर्मचारीलाई सदस्यता दिएको थिएन हामीले दुई हजार सत्तरी जेठ एक गते सर्वोच्चमा रिट हाल्यौँ खतिवडाले भन्नुभयो रिटको फैसला दुई हजार एकहत्तर वैशाख तिन गति भयो र कर्मचारी र शिक्षकका कामको प्रकृति अलग अलग भएको कारण कर्मचारी युनियनको छुट्टै सङ्गठन खोल्न सर्वोच्चले आदेश दिएको थियो सर्वोच्चको आदेश अनुसार नेपाल विद्यालय कर्मचारी युनियन गठन भएको र शिक्षकको जिल्ला अधिवेशनमा कर्मचारीहरू सहभागी हुनुले शिक्षक युनियनको समिति अवैधानिक भएको खतेडाको दावी छ वर्षाको समय लागेसँगै नर्सरीमा उत्पादित बिरुवाहरूको माग बढ्न थालेका छन् वर्षामा पानी परेपछि माटो चिसो हुने हुँदा बिरुवा मर्ने सम्भावना कम हुने र बिरुवाको त्यति धेरै ख्याल गर्न नपर्ने हुँदा सर्वसाधारणले यो समयमा बढी मात्रामा बिरुवा लैजाने कारणले गर्दा बिरुवाको माग बढी भएको नर्सरी सञ्चालकहरूले बताएका छन् अहिले वर्षायाम सुरु भएपछि विशेष गरी आँप लेसी मलेसियन साल पोलिना लगायत विभिन्न फलफुलका बोट बिरुवाहरूको माग बढी भएको व्यापारीहरूको भनाइ छ रत्नगर दश मङ्गलपुरमा रहेको गाम्बेसेको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालबालिकाका लागि हिजो खाद्यान्न सहयोग भएको छ चयनपुरमा रहेको कङ्काली सामुदायिक वनले केन्द्रलाई दस हजार बराबरको खाद्यान्न तथा चार क्विन्टल दाउरा सहयोग गरेको हो वनका अध्यक्ष राममणि नेौपानेले केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई खाद्यान्न र दाउरा हस्तान्तरण गर्नुभयो केन्द्रमा चितवन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 डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिनभर पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो मौसम सम्बन्धी जानकारीसँगै आजको लागि बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज खना लागि चाहन्छु नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ